बाटोमा जब दैमा लाग्यो माया छोटेर खुसी छैन दे कि खुसी छैन देखे खुसी छैन थाहा जाइने धेरै पल्ट बिर्सियो कि आउँदैछ जलको मलजल गर्न पाइन पिरतीको बुटमा जब दैमा लाग्यो माया छुटे